नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थब्लु पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा रत्नगर नगरपालिका आन्तरिक आमदानीको स्रोत नहुँदा सञ्चारमा समस्या देखिएको छ आन्तरिक आमदानीको स्रोत नहुनु र प्रशासनिक खर्च बढी हुँदा नगरपालिका चल्न नसक्ने अवस्थामा पुगेको हो रत्नगर नगरपालिकाले आज आयोजना गरेको चालु आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरको तेस्रो चौमासीको सार्वजनिक सुनवाई कार्यक्रममा नगरपालिकाका लेखा शाखा प्रमुख सीताराम पोखरेलले प्रगति विवरण प्रस्तुत गर्दै आन्तरिक आयको स्रोत नहुँदा कारले चल्न नसक्ने अवस्थामा पुगेको जानकारी दिनुभयो प्रशासनिक खर्च बढ्दै जानु नगरपालिका बन्द हुने अवस्थामा पुग्नु हो लेखा शाखा प्रमुख पोखरेलले भन्नुभयो त्यसैले नगरपालिकाको आमदानीको स्रोत बढाउन सबै नगरवासी र सरकारवाला एकजुट हुनुपर्दछ पोखरेलका अनुसार चालु आर्थिक वर्षमा एक करोड छयासी लाख प्रशासनिक खर्च हुने अनुमान गरिएकोमा दुई करोड एक्काइस लाख छया अडचालिस हजार खर्च भएको छ यसरी हेर्दा चालु आर्थिक वर्षमा नगरपालिकालाई प्रशासनिक खर्चमा पैँतिस लाख अडचालिस हजार घाटा भएको देखिन्छ त्यस्तै चालु आर्थिक वर्षमा छ करोड उनापचास लाख पचासी हजार बाह्य खर्च हुने अनुमान गरिएकोमा छ करोड अडचालिस लाख तेत्तिस हजार मात्र खर्च भएको छ सो अवसरमा आफ्ना गुनासा राख्दै नगरवासीले कार्यालयमा रहेका कर्मचारीको संख्या कटौती गरी प्रशासनिक खर्च कम गर्न नगरपालिकालाई सुझाव दिएका थिए कल्याण टोली विकास संस्था रत्नगर आठका अध्यक्ष चन्द्रकान्त ओझाले दीर्घकालीन योजना ल्याई व्यावसायिक करको दायरा पर्नेमा सुझाव दिनुभयो उहाँले कर्मचारी कटौती गरी स्रोत साधनको सही सदुपयोग गर्न सके प्रशासनिक खर्च कम हुने धारणा राख्नुभयो कार्यक्रममा आफ्ना भनाइ राख्दै नगरवासीहरूले विकास निर्माणको काममा नगरपालिकाले तीव्रता दिए तापनि प्राथमिकताको आधारमा नभएको र केहीले विकास निर्माणको काममा आर्थिक पारदर्शिता नभएको गुनासो गरेका थिए सो अवसरमा रत्नगरका स्थानीयवासी सन्दीप थापा सम्भवभक्त थपलिया एकनारायण पौडेल विनिता पौडेल देवकला भट्टराई पार्वती पौडेल लगायतले आफ्ना गुनासा र सुझाव नगरपालिका समक्ष राखेका थिए नगरवासीको गुनासो सुनिसकेपछि नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठले नगर नगरवासीको गुनासो सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो सबै काम नगरपालिका एक्लैले गर्न नसक्ने हुँदा सम्पूर्ण नगरवासीको साथ चाहिने उहाँले बताउनुभयो नगरपालिकाले सामान्यत नगरवासीलाई तेत्तिसवटा सेवा सुविधा प्रदान गर्ने गर्दछ कार्यक्रममा रत्नगरमा क्रियाशील विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधि नगरवासीहरूको सहभागिता रहेको थियो नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तोरणराज पौडेलले सञ्चालन गरेको कार्यक्रम नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयले विद्युत मिटर नपठाउँदा चितवनमा नयाँ लाइन जडान अवरुद्ध भएको छ नियमअनुसार विद्युत लाइन जडानबाट समेत वञ्चित बन्नु परेको छ विद्युत प्राधिकरणले नयाँ मिटर जडान रोकेपछि दिनहु नयाँ ग्राहक मिटर जडानका लागि आउँदै फर्कँदै गर्नु परेको छ विद्युत प्राधिकरण भरतपुर शाखामा मिटर जडानका लागि ग्राहकबाट एक हजार दुई सय पचासदेखि एक हजार चार सम्म रुपियाँ बुझाएका तीन सय नयाँ ग्राहकले घरमा विद्युत मिटर जडान गर्न पाएका छैनन् नयाँ घरमा मिटर जडान गर्न सेवाग्राही विद्युत प्राधिकरणमा नै धाए पनि खाली हात फर्कनु परेको छ कृष्ण वर्गीय संगीतालयले आफूले वैशाखमा बनाएको घरमा अझ मिटर मिटर जडान गर्न नपाएको गुनासो गर्नुभयो भरतपुरका स्थानीय गोकुल पौडेलले माघ बमजिम पर्याप्त मिटर बक्स स्टक राख्नुपर्ने बताउनुभयो विद्युत प्राधिकरण केन्द्रीय कार्यालयले टेन्डर ढिलाइका कारण जनताले शास्ति खेप्नु परेको हो विद्युत प्राधिकरण भरतपुर शाखाका प्रमुख प्रमुख तारानाथ शर्माले राष्ट्रिय रूपमा देखेको मेटर जडान समस्या दुई महिनाभित्र सुल्झने दावी गर्नुभयो भरतपुर शाखाको अनुसार तत्काल एक हजार पाँच सय भन्दा बढी नयाँ मिटर जडान गर्नुपर्ने देखिएको छ रत्नगरको बकुलर चोकमा व्यवस्थित पार्किङको व्यवस्था मिलाउन स्थानीयले रत्नगर नगरपालिका समक्ष माग गरेका छन् स्थानीयवासीको तर्फबाट कल्याण टोल विकास संस्थाले आज नगरपालिकालाई पत्रचार गरी पार्किङको व्यवस्था मिलाउन दस दिनको समय दिएको हो कल्याण टोल विकास संस्थाका अध्यक्ष चन्द्रकान्त ओझाले हस्ताक्षर गरेको मागपत्रमा बकुलर चोकमा टेम्पो लगायतका अन्य सवारी साधन अव्यवस्थित तरिकाले पार्किङ गर्दा सवारी आवाजातमा समस्या भएको दुर्घटना हुने डर भएको तथा बजार कुरूप देखेकाले व्यवस्थापनका लागि नगरपालिका समक्ष अनुरोध गरिएको उल्लेख छ चोकमा यात्रुको प्रतीक्षाका लागि टेम्पो पार्किङ नगर्न पटक पटक मौखिक जानकारी गराउँदा समेत पूर्वी चितवन टेम्पो व्यवसाय संघले वास्ता नगरेको भन्दै नगरपालिकालाई पहलका लागि अनुरोध गरिएको संस्थाका अध्यक्ष ओझाले बताउनु भएको छ रत्नगरको बगुलर चोकदेखि जुटपानी पदमपुरसम्म दैनिक एक दर्जनभन्दा बढी टेम्पोहरू चल्ने गर्दछन् भरतपुर नगरपालिकाभित्र बस्ती विकास हुने क्रमले तीव्रता पाएको छ दुई हजार बैसठी त्रिसठीको जनआन्दोलनपछि त्यसले नयाँ मोड लिएपछि भरतपुर नगरपालिकाभित्र बस्ती विकास हुने क्रमले तीव्रता पाएको भरतपुर नगरपालिकाले जनाएको छ पछिल्लो दस वर्ष यता भरतपुर नगरपालिकाभित्र बस्ती विकासको क्रम गुणात्मक रहेको नगरपालिकाले जनाएको छ चितवन देशकै केन्द्रबिन्दु रहेको र भरतपुर सबै हिसाबले सुगम भएकाले भरतपुर नगरपालिका सबै जिल्लाका बासिन्दाको रोजाइमा परेको भरतपुर नगरपालिका नगरपालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद सापकोटाले बताउनुभयो दुई हजार अडसठीको जनगणना अनुसार भरतपुर नगरपालिकाभित्र एक लाख त्रिचालिस हजार आठ सय छत्तिस जनसङ्ख्या रहेको छ भने जनसङ्ख्या वृद्धि दर पाँच दशमलव शून्य तीन प्रतिशत रहेको नगरपालिकाले जनाएको छ जुन अन्य नगर तथा जिल्लाको तुलनामा निकै बढी हो पछिल्लो समयमा खेतीयोग्य जमिनमा भएको प्लटिङ र बस्ती विकासले भरतपुर नगरपालिका बस्तीको लागि सबैको रोजाइमा पर्ने गरेको स्पष्ट हुन्छ नगरभित्र भएका सबै खाले सेवा तथा सुविधाको कारणले पनि भरतपुर नगरपालिकाभित्र बस्ती विकास हुने क्रमले तीव्रता पाएको सामाजिक अगुवाहरू बताउँछन् जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले डेङ्गुको महामारीबाट बस्न पूर्व तयारीको सम्बन्धमा आज जिल्लाका सरकारवाला निकायसँग छलफल गरेको छ विपदबाट उत्पन्न हुने महामारी अन्त्यका लागि सरकारवाला निकायलाई कार्यालयले सचेत गराएको हो छलफल कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केहर सिंह गोदारले चितवनमा मुख्य महामारी लिन सक्ने डेङ्गु रोग भएकाले त्यसका लागि विभिन्न सचेतनामूलक र रोकथामका विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो उहाँले लामखुट्टेको लार्वा मार्नका लागि भोलिदेखि लार्वा खोजेर नष्ट गरी अभियान सञ्चालन गर्न लागेको बताउनुभयो प्रत्येक चार पाँच वर्षमा डेङ्गु भाइरसले रूप परिवर्तन गर्ने र विरुद्ध लड्ने क्षमतामा समेत कमी आएपछि रोगीको मृत्यु हुने भएकाले भदौ असोजमा महामारीको रूप लिन सक्ने भएकाले अभियान चलाउन थालिएको उहाँले बताउनुभयो जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष दुई हजार सडसठी अडसठीमा डेङ्गुका कारण पाँचजनाको मृत्यु भएको थियो भने दुई हजार उनासत्तरी सत्तरीमा एकजनाको मृत्यु भएको थियो चालु आर्थिक वर्षमा डेङ्गुका बिरामीहरू तीन सय सन्ताउन्न जना पाइएपछि सचेतना र रोकथामका अभियान सञ्चालन गर्न लागि हो गत आर्थिक वर्षमा नौ जनामा डेङ्गु परीक्षण गरिएकोमा बाहन्न जनामा डेङ्गुको संक्रमण भेटिएको थियो यस्तै दुई हजार अडसठी उनासत्तरीमा एक हजार एक सय चौरात्तर जनाको रगत परीक्षण गरिएकोमा अडसठी जनामा संक्रमण भेटिएको थियो यस आर्थिक वर्षमा संक्रमित हुनेको संख्या विगत दुई वर्षको तुलनामा बढी हो कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक रामकेसीले वर्षा सुरु भएसँगै डेङ्गुका बिरामीहरू अझै बढ्न सक्ने संकेत देखिएको बताउनुभयो कार्यक्रममा सहायक प्रमुख जिल्लाधिकारी शिवराम गिलाल भरतपुर अस्पतालका सुपरिन्टेन्डेन्ट हरिबहादुर केसी विभिन्न सरकारी कार्यालय र संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो मालपथकारले भरतपुरबाट उठ्ने राजस्वमा वृद्धि भएको छ गत वर्षको भन्दा एक करोड भन्दा बढी राजस्व सङ्कलन भएको जिल्ला मालपथ कार्यालयले जनाएको छ आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा एक्काइस करोड तीस लाख चौध हजार पाँच सय सङ्कलन गरेकोमा दुई हजार सत्तरी जेठ जेठसम्ममा बाइस करोड छब्बिस लाख उनपचास हजार राजस्व सङ्कलन भएको मालपथ कार्यालयका अधिकृत बुद्धि कुमार श्रेष्ठले जानकारी दिनुभयो नगरपालिका भरतपुर नगरपालिका भित्र एउटै जग्गाको कारोबार पटक पटक हुने हुनाले ग्रामीण भेगमा भन्दा नगरपालिकाभित्र राजस्व बढी सङ्कलन हुने मालपत कार्यालयले जनाएको छ आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा नगरपालिकाबाट बाह्र करोड छयत्तर लाख बहत्तर हजार रुपियाँ राजस्व सङ्कलन भएको छ भने ग्रामीण भेगमा आठ करोड त्रिपन्न लाख बयालिस हजार चार सय रुपियाँ सङ्कलन भएको मालपत कार्यालयले जनाएको छ निजी विद्यालयहरूमा शुल्क वृद्धि गरिएको भन्दै चितवनका विद्यार्थी सङ्गठनहरूले प्याप्सन चितवनको कार्यालय र निजी विद्यालयको लेखा शाखामा तालाबन्दी गरेका छन् बाह्रदेखि अठाइस प्रतिशतसम्म शुल्क वृद्धि गरेकाले तालाबन्दी गर्नु परेको नेपाल विद्यार्थी संघका पूर्व सचिव परमेश्वर खनालले जानकारी दिनुभयो यस्तै अखिल क्रान्तिकारीले भने निजी विद्यालयको लेखा शाखामा तालाबन्दी गरेको छ वृद्धि गरेको शुल्क फिर्ता गराउनका लागि आज विद्यार्थी र प्याप्सन बीच भएको वार्तामा सहमति जुट्न सकेन वृद्धि गरेको शुल्क फिर्ता नलिए बुधबारबाट सबै निजी विद्यालय बन्द गर्ने विद्यार्थी संगठनहरूले चेतावनी दिएका छन् विद्यार्थी संगठनका प्रतिनिधिहरू आज जिल्लाका पाँचवटै क्षेत्रमा कुन कुन विद्यालयले कति शुल्क वृद्धि गरेको छ भनेर बुझ्नका लागि अनुगमनमा निस्किएका छन् विभिन्न कारणले समुदायमा मानसिक समस्या भएका बिरामी भए पनि उपचारको लागि नजाने संस्कार रहेकाले त्यसलाई हटाउनुपर्ने आज पश्चिम चितवनको गुन्जानगरमा आयोजना गरिएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् मानसिक स्वास्थ्यका विषयमा काम गर्दै आएको टिपिओ नेपालले पश्चिम चितवनको गुन्जानगर हेल्थ पोस्टमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले यस्तो धारणा राखेका हुन् उदासीनता रोग गम्भीर मानसिकता मध्यपान दुर्व्यसनी लगायतको कारणले मानसिक समस्या समस्याका लक्षण देखिए पनि उपचारको लागि तत्परता नभएको बताएका छन् मानसिक समस्या भएका व्यक्तिहरूलाई समुदायमा रहेको स्वास्थ्य केन्द्रमा उपचार सम्भव गराउन टिपिओ नेपालले परामर्श तथा उपचारको लागि चाहिने औषधि लगायतको सामग्री खरिद गरी स्वास्थ्य केन्द्र मार्फत निशुल्क वितरण गर्ने गरेको छ पटक पटक संस्थामा भूमि अतिक्रमण गर्दै आएको भारतीय पक्षले फेरि नयाँ विवाद झिकेर दुई सय बिघा जग्गा कब्जा गर्न खोजेपछि स्थानीयवासी चिन्तित भएका छन् वर्षौंदेखि आफूहरूले खेती गर्दै आएको जमिनलाई विवादित क्षेत्र भन्दै भारतीय पक्षले खनजत गर्न नदिएपछि स्थानीय बासिन्दा समस्यामा परेका हुन् भारतीयबाट अतिक्रमण रोक्न दुई सालमा संस्थावासीले संस्था बचाउ अभियान नामक संगठन बनाएका थिए त्यसैको सिको गर्दै भारत बिहारको रम्पुरवासीले धनैया बचाउ अभियान संगठन खोलेका छन् त्यही समूहलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले अतिक्रमण गर्न उक्साएको आरोप सुस्तावासीको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 सक्ने महाशाखाको भनाइ छ मौसम एरी सोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो मौसम सम्बन्धी जानकारीसँगै स्थानीय समाचारको समय सकिन आँटेको छ तपाईँ पनि आफ्नो गाउँठाउँमा कुनै कार्यक्रमको आयोजना गरिदिनुहुन्छ अनि घटना दुर्घटना घटेका छन् भने हामीलाई सम्झन सक्नुहुनेछ हामीलाई सम्झने हाम्रो फोन नम्बर हो शून्य छपन्न पाँच त्रिसठी दुई सय पच्चिस पाँच त्रिसठी तिन सय तिस फ्याक्स नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय एकतिस तपाईँसँग इमेल इन्टरनेटको सुविधा छ भने हामीलाई मेल पनि गर्न सक्नुहुनेछ इमेल ठेगाना हो radio Arpan news at Gmail dot com अवस्थ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघाटसँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज खनाल आज्ञा चाहन्छु नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टी एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापा खाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी रिजल्टमा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सोक Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one का लागि सुन्नु हजुर हजुर नेपाल उच्च माध्यमिक विद्यालयको भर्ना सम्बन्धी सूचना दुई हजार सत्तरी सालको एसएलसी परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै सर्वोत्कृष्ट नतिजा दिलाउन सफल यस नेपाल उच्च माध्यमिक विद्यालय रत्नगर चितवनमा शैक्षिक सत्र दुई हजार एकात्तरका लागि विज्ञान व्यवस्थापन मानविकी र शिक्षा शास्त्र संकायमा भर्ना खुलेको जानकारी गराइन्छ एवं विज्ञान संकायमा सीमित सिटमा मात्र भर्ना लिइने जानकारी गराइन्छ प्राचार्य नेपाल उच्च माध्यमिक विद्यालय रत्न राधानगर चितवन फोन शून्य छप्पन्न पाँच साठी एक सय दुई यति राम्रो घर होइन यो ठुला वर्षेनी घरको तल्ला थपेको थपे थपेको थपे थपेको थपे के गरेर लक्ष्मी भित्र छ घरमा यो सब बेलामा बुद्धि पुर्याएको फल हो कान्छाबा छोरालाई अञ्जुलीमा इन्टरनेसनलबाट विदेश पठाएको छु अनि लक्ष्मी भित्रिँदैन त घरमा वैदेशिक रोजगारका लागि Dubai Qatar Malaysia Saudi Arabia लगायतका देशहरूमा जान चाहनुहुन्छ भने कम लागत साथै एक महिनामा भिसा ग्यारेन्टी हुने जानकारी गराइन्छ सम्पर्क अञ्जुलिमा इन्टरनेसनल प्राली पुलचोक नारायणगढ चितवन मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी छ सय चालिस र अन्ठानब्बे चार सय छप्पन्न सत्र सात सय हार्दिक बधाई तथा स्वागतम एसएलसी परीक्षामा पूर्वी चितवन प्रथम मेरीगोल्ड आवासीय माध्यमिक विद्यालयका अनुपम ढकाल सहित उत्कृष्ट अङ्क प्राप्त गरी उत्तीर्ण हुन सफल विद्यार्थीहरूलाई हार्दिक बधाई एवं उत्तर उत्तर प्रगतिको कामना गर्दै पूर्वी चितवन दीप्तीय निलभ छेत्री सुरेन्द्र श्रेष्ठ सन्तोष पौडेल अभिजित परियार समेतको प्रथम रोजाई न्यू क्यापिटल कलेजमा विज्ञान र व्यवस्थापन संकायको कक्षा एघारमा सीमित सिटको लागि धमाधम भर्ना भइरहेको जानकारी गराइन्छ उत्कृष्ट विद्यार्थीहरूको रोजाइमा न्यू क्यापिटल कलेज प्राचार्य एवं new capital college Ratnanagar Chitwan phone number शून्य छपन्न पाँच त्रिसठी चार सय तेत्तिस पाँच एकसठी नौ सय तेइस र पाँच साठी नौ सय सतासी रत्नगर नगरपालिका कार्यालयको सूचना स्थानीय निकाय सार्वजनिक सुनवाई कार्यविधि दुई हजार सतसठीमा भएको व्यवस्था अनुसार सार्वजनिक सुनवाई कार्यक्रमको लागि बहिर्गमन अभिमत र नागरिक प्रतिवेदन उल्लेखित सूचना दिनुहुने सबै नगरवासी सेवाग्राहीहरूलाई यस रत्नगर नगरपालिका कार्यालयको सेवा प्रवाह वितरण सम्बन्धी सार्वजनिक सुनवाई कार्यक्रममा अनिवार्य उपस्थित भइदिनु हुन यो सार्वजनिक सूचना प्रसारण गरिएको छ साथै यस रत्नगर नगरपालिकाको सुपरिवेक्षण तथा अनुगमन समितिमा रहनुभएका ओडा नागरिक मञ्चका महिला प्रतिनिधिहरू समेतलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ कार्यक्रम हुने मिति यही असार तेइस गते समय बिहान एघार बजे स्थान रत्नगर नगरपालिका सभा हल रत्नगर नगरपालिका रत्नगर चितवन एसएलसी उत्तीर्ण पछिको सम्पूर्ण प्राविधिक शिक्षा एनपिआई एजुकेशनल नेटवर्क भरतपुरमा विगत दुई दशक देखि प्राविधिक शिक्षाको क्षेत्रमा अग्रणी संस्था नेपाल पोलिटेक्निक इन्स्टिच्युट अन्तर्गत शैक्षिक वर्ष दुई हजार का लागि भर्ना खुलेको जानकारी गराइन्छ कृषि तर्फ आइएससी एजी इन्जिनियरिङ तर्फ electrical overseer electronics overseer computer overseer र सिभिल ओभरसियर स्वास्थ्य तर्फ ए ल्याब टेक्निसियन र स्टाफ नर्स साथै टिएसएलसी तहतर्फ ANM CMA lab assistant veterinary JTA अमिन अर्थात् नापी विषयको प्रवेश परीक्षा आवेदन फारम खुला गरिएको हुँदा इच्छुक विद्यार्थीहरूबाट क्याम्पसमा सम्पर्क राख्न सूचित गरिन्छ साथै प्रवेश परीक्षा तयारी कक्षा समेत सञ्चालन गरिएको जानकारी गराइन्छ फारम भर्ने अन्तिम मिति यही साउन पाँच गतेसम्म प्रवेश परीक्षा यही साउन नौ र दस गते पुनश्च एसएलसी मौका परीक्षा दिने विद्यार्थीहरूले समेत समेत फारम भर्न सक्नेछन् थप जानकारीका लागि Nepal polytechnic institute NPI Bharatpur Chitwan phone शून्य छपन्न पाँच बहत्तर चार सय सत्र पाँच चौबिस एक एकसठी मोबाइल अन्ठानब्बे पाँच पचास साठी सात अडसठी ओहो दाई नमस्कार नमस्कार भाइ कता हिँड्नुभयो आउनुहोस् बस्नु एकैछिन छोरोले विदेशबाट पैसो पठाएको रहेछ यो साल घर बनाऊ अर्को साल बुहारी भित्राउनु होला भन्छ त्यसैले छट सिमेन्ट जस्ता पाता रङ रोगन पानी टङ्की सेनेटरीका सामान कब्जा काँटी बन्दोबस्त गरौँ कि भनेर हिँडेको साँच्ची कहाँ जानु पर्ला भाइ तपाईँलाई थाहा छैन टाढी चोकबाट पाँच सय मिटर उत्तरतर्फ हाई स्कुल रोडमा हाम्रै तिलक सरको Paudel hardware and sanitary firm छँदैछ नि सुपथ मूल्यमा घर निर्माणका लागि आवश्यक गुणस्तरीय सामान पनि त्यही पाइन्छ अझ होम डेलिभरीको पनि व्यवस्था व्यवस्था छ सम्पर्क Paudel hardware and sanitary firm Ratnanagar दुई हाई स्कुल रोड चाँडे प्रोपाइटर तिलक राज शर्मा पौडेल विज्ञान पौडेल फोन नम्बर शून्य छपन्न पाँच साठी दुई सय सोह्र मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी दुई सय सोह्र र अन्ठानब्बे चार एकाउन्न उन्चालिस छ सय त्रिहत्तर अब तपाईँ हाम्रै बजार बकुल सर्व सुविधा सम्पन्न केयन प्लाजा केयन प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सुसेन्टर fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item पूजा सामग्री ladies tailor baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न कियान प्लाजा रत्नगराट Bakular proprietor Raj Shrestha mobile number अन्ठानब्बे चार सय पचास अस्सी पाँच सय बहत्तर र अन्ठानब्बे चार सय पचास उनपचास दुई सय अस्सी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ अर्पण टाइम चेन्ज अहिले साँझको सात बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह किल्ने जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्ट जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बालरोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्किएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोनी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एकमात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक द्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे गाडी सोरुम रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा सबै मिली सुनाउँछ रेडियो अर्पण अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम अर्पण शुभ साँझ